टेलिभिजन रेडियोभिजन एकानब्बे दशमलव छ आर्चमा आज पनि सुरु भइसक्यो मुक्तक मालाको समय मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि समिशनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी एघार बजीसम्म रहन्छौँ तपाईँ समक्ष एकानब्बे दशमलव छ मेगा आर्समा एक नम्बर प्रदेशमा अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभर एकैसाथ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता धुवा अनि मात्रै धुलो तिम्रो सहर काठमाडौँमा धुवा अनि मात्रै धुलो तिम्रो सहर काठमाडौँमा स्वार्थ मात्रै देखे ठुलो तिम्रो सहर काठमाडौँमा वर्षौंदेखि छुट्याएको बजेट कता पुग्यो सरकार नियम कानून सब कुकुलो तिम्रो सहर काठमाडौँमा ओहो यो मुक्तक मुक्तकार अदिति अरियाल ग्यावालेजीको रूरू गाउँपालिका गुल्मी उहाँको घर हो हाल उहाँ कुलेश्वर काठमाडौँमा हुनुहुन्छ धुवा अनि मात्रै ठुलो तिम्रो सहर काठमाडौँमा स्वार्थ मात्रै देखेँ ठुलो तिम्रो सहर काठमाडौँमा वर्षौँदेखि छुट्याएको बजेट कता पुग्यो सरकार नियम कानुन सब खुकुलो तिम्रो सहर काठमाडौँमा गुल्मीबाट काठमाडौँ जाँदा मुक्तकारले देख्नुभएको काठमाडौँ अदिति अरियाल ग्यावालीजीले देख्नुभएको काठमाडौँ यस्तो रहेको थियो अदिति अरियाल ग्यावालीजीका यिनै मुक्तकिला हरफहरूसँगै मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको बसाइमा तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो पालो जोड्दै जानेछु तपाईँले Muktakmala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ छ म आलो पालो जोड्नेछु अदिति अर्याल ग्यावालीजीको मुक्तक जुन मैले सुरुवातमा भनेको थिएँ त्यो मुक्तक मलाई गणेश प्रसाद खतिवडाजीले पठाउनु भएको हो गणेश प्रसाद खतिवडाजीको पनि मुक्तक मसँग छ दुधकौशीका गाउँपालिका तिन पञ्चन सोलुखुम्बु उहाँको घर हो कार्यक्रममा ढिला किन गर्नु मुक्तक नै भन्छु म मुक्तकै मजा लिउँ आउनुहोस् एकैछिन हामी मुक्तकमा रमाऊ कर्प्य मुक्तक माला सुन्दै गर्नुहोला तपाईँको पनि मुक्तक मसँग छ शिखर नचुमेरै तल झर्दै झर्दिन शिखर नचुमेरै तल झर्दै झर्दिन तिम्रो डर धम्कीमा म पर्दै पर्दिन जति सुकै मरिमेट मेरो विरुद्ध लक्ष्य प्राप्त हुनु अघि मर्दै मर्दिन हो यो मुक्तक मुक्तकार हजुर गणेश प्रसाद खतिवड़ाजीको उसीका गाउँपालिका तिन पञ्चन सोलुखुम्बु उहाँको घर हो मुक्तकको सिलसिला मुक्तक मालामा सुरु भइसक्यो अर्को मुक्तक छ मसँग श्रोता एकराज भट्टराईजीको निस्किने गरी पेटबाट आन्द्रा आन्द्रामुडी खोक्नुपर्छ अझै ओहो निस्किने गरी पेटबाट आन्द्राभुँडी खोक्नुपर्छ अझै चुटिन्छ कि कतै भनी डराउँदै सास रोक्नुपर्छ अझै बिन्ती सरकार बनाइदेऊ न ती ठाउँमा नि अस्पताल जहाँ बिरामी हुँदा पनि डोकोमा मान्छे बोक्नुपर्छ अझै समस्या छ धेरै ठाउँमा समस्या छ त्यही समस्यालाई एकराज भट्टराईजीले धरमपुर घर मोरङबाट हामीलाई लेखेर पठाउनुभयो अर्को मुक्तक म लिँदैछु कार्यक्रममा मसँग मुक्तक छ समर्पण सन्तोष छेत्रीजीको नमानी डर नमानी भए पर्खिनुपर्छ नमानी डर नमानी भए पर्खिनुपर्छ हुन्छ सबैको एक दिन प्रलय पर्खिनुपर्छ कोही चाँडो कोही ढिलो मात्रै हो मित्र आउँछ एक दिन सबैको समय पर्खिनुपर्छ समर्पण सन्तोष छेत्रीजी बित्थड चिर गाउँपालिका एक बझ्याङ हाल बेङ्गलोर भारतबाट यसरी हामीलाई सम्झनुभयो अर्को मुक्तक मसँग छ रविन्द्र दिखुपाजीको खै के लेखिरहे अनि के मेटिरहे खै के लेखिरहे अनि के मेटिरहे निमोठेर आफ्नै गाँठी के रेटिरहे भएसी खरानी इन्द्रकमल दिल किन म प्यारको मुडो अचेटिरहेँ रविन्द्र पिखुकपाजी यसरी हामीहरू समक्ष आउनुहुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्नै छुटाउनु भएछ नियमित रूपमा आउनुहुन्छ तर यो पालि ठेगाना लेख्न छुटाउनु भयो अर्को पाला पक्कै हटाउनुहुन्छ हामी ढुक्क छौँ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ श्रोता नगेन्द्र नेउपानेजीको मैले धेरै कुरा सिकेको छु अहिले किराबाट मैले धेरै कुरा सिकेको छु अहिले किराबाट अनुभवहरू कति मिले कति मिले किराबाट हुने बिरुवाको चिल्लो पात भन्दै गर तिमी म सुन्दर पुतली बन्ने छिएर जुसीले किराबाट नगेन्द्र नेउपानीजीको घर गौरा र झापा हो मलाई निकै मनपर्ने मुक्तकार मुक्तकमालामा मिठो माया बोकेर आउँदै गर्नुहुन्छ एकचोटि परदेशबाट घर आउनुहुँदा अहिले उहाँ परदेशमा हुनुहुन्छ सँगै भलाकुसारी गर्ने मुक्तकमालाको स्टुडियोमा भन्नेसम्म हाम्रो कुरा भएको तर बिचमा उहाँ त्यस्तै त्यस्तै फरेर गइजानुपर्ने भयो परदेश कुराकानी गर्नै मिलेन हामी छिट्टै भलाकुसारी गर्नेछौँ नगेन्द्रजीसँग मुक्तकमालामा यो कुरा श्रोताहरू समक्ष म सेयर गर्न चाहन्छु मुक्तकमालामा मुक्तक नै लिइरहेको छु अर्को मुक्तक म लिन्छु पम्फा घरती मगर्जीको मेरै पेट भर्न तिमी कयौँ छाक खाइनौ आमा मेरै पेट भर्न तिमी कयौँ छाक खाइनौ आमा मलाई नयाँ जुत्ता दियो आफू चप्पल लाइनौ आमा मेरै लागि दुःख गर्यो पछि सुख पाउला भनी मनी छोडी पराईको घर आएँ कहिले सुख पाइनौ आमा छोरी चेली विवाह भएर गइसकेपछि आफ्नै प्यारी आमालाई सम्झन आमा मुक्तकमा कसरी सम्झन्छन् भन्ने एउटा छलको पम्फाघर घरती मगर्जीले दरबार गाउँपालिका चार रिमी गुल्मीबाट बाँड्नुभयो अर्को मुक्तक मसँग छ मदन थापा विद्रोहीजीको उच्च सगरमाथा झुकेर भुइँ छुँदैछ किन उच्च सगरमाथा झुकेर भुइँ छुँदैछ किन शान्तिले बाँच्ने हर नेपाली रुँदैछ किन गौतम बुद्धको जन्मभूमि सुन्दर नेपालमा आज हत्या हिंसा बलात्कार हुँदैछ किन प्रश्न मुक्तकमा मुक्तकार मदन थापा विद्रोहीजीको बाँके बैजनाथ छ उहाँको घर हो हौ अनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौ मसँग राजेन्द्र जीको मुक्तक रहेको छ बजाङ उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ राजेन्द्र उपाध्याय जीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता भट्टीतिर पसेर बोतल लिएर जिन्दगी चल्दैछ भट्टीतिर पसेर बोतल लिएर जिन्दगी चल्दैछ अझै फगत एक सास पिएर जिन्दगी चल्दैछ बरु बढी प्रगति केही गर्न सकिएन जिन्दगीमा उही टाढिएको मान्छे सम्सिएर जिन्दगी चल्दैछ वर्षौँ पछि भेट भो आज शराब पिउन जाउँ पछि भेट भो आज शराब पिउन जाउँ रङ्गीन बनाउन नयो साँझ शराब पिउन जाउँ वर्षौँ पछि भेट हो आजा शराब पिउन जाउँ रात हो आजा शराब क्यों न जाऊं राजेन्द्र उपाध्यायजी बसाङका मुक्तकार हाल काठमाडौँमा हुनुहुन्छ उहाँकै मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाइमा म तपाईँहरूले नि पठाउनुभएका मुक्तकरफहरू आलो पालो लिइरहेको छु मन गरे नि बारम्बार कुरो मिलेन मन गरे नि बारम्बार कुरो मिलेन पर्छ ठुलै आर्थिक भार कुरो मिलेन तिन सयमा धुमधाम गर्छु भन्थे बिहे दर्ता गर्ने लाग्छ हजार कुरो मिलेन यसरी कुरो नमिलेको मुक्तकार कल्याण सापकोटाजीको हो नेत्रावती गाउँपालिका पाँच दादिङ उहाँको घर हो कल्याण सापकोटाजीले थोरै व्यङ्ग्य मुक्तकमा प्रहार खर्नुभयो अर्को मुक्तक म लिइहाल्छु श्रोता मसँग मुक्तक छ सुनिल राणा बिरहीजीको मान प्रतिष्ठा पहिचान बुबा आमा हुनुहुन्छ मान प्रतिष्ठा पहिचान बुबा आमा हुनुहुन्छ हेर्नुहोस् सिङ्गो जिउस्यान बुबा आमा हुनुहुन्छ निर्दोष फूलको हत्या गरी निर्जीव ढुङ्गा नपुजौँ हाम्रो लागि त भगवान् बुबा आमा हुनुहुन्छ आहा सुनिल राणा विरेजी वनगाड कुपिन्ने दह तिन सलियान उहाँको घर हो हाल दोहा कतारबाट भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ अर्को मुक्तक छ मसँग मिरा सङ्कल्पजीको तिमीले दिएको खत परीक्षण गर्नु छ तिमीले दिएको खत परीक्षण गर्नु छ इतिहासको जगत परीक्षण गर्नु छ मलाई अलग्याउनुको कारण बुझ्न साराका सारा रगत परीक्षण गर्नु छ हो मेरा सङ्कल्पजी तिन सिम्ल सिन्धुली भनेर उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक छ वीरेन्द्र सुवेदीजीको कुन बेला के हुन्छ यो जिन्दगानी थाहा हुँदैन कुन बेला के हुन्छ यो जिन्दगानी थाहा हुँदैन भन्दैन बचपन हो वृद्ध कि जवानी थाहा हुँदैन मानिससँग बोल्दै जाँदा कति तितो अनि मिठो त्यही पहिलो या कुरा कुराकानी थाहा हुँदैन वीरेन्द्र सुवेदीजी पाँच थरबाट हामीहरू समक्ष आउनुभयो नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ प्रजित कुँवरजीको लिएर हातमा धारिलो छुरी के गर्न खोज्यौ लिएर हातमा धारिलो छुरी के गर्न खोज्यौ देखाएर निर्दोलाई बहादुरी के गर्न खोज्यौ जीवनको भर छैन भोलि भेट होला नहोला आजै जवाब देऊ ए निष्ठुरी के गर्न खोज्यौ प्रसिद्ध कुमारजी बानपा चौध बायाँ खोला सिक्रे सेङ्जाका मुक्तकार निकै मिठो मुक्तक लेख्नुहुन्छ नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक श्रीकृष्ण गुरुङजीको श्रोता मसँग रहेको छ तनहो उहाँको घर हो गरेका बाचा कसम सबै भुलेर गयो गरेका बाचा कसम सबै भुलेर गयो किन मेरो मनमा तिमी डुलेर गयो फुलाउन खोज्दै थिएँ म तिमीलाई यता तर उता अर्कैको मन फुलेर गयो श्रीकृष्ण गुरुङजी तनहो उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुनौँ मसँग दिपेन्द्र अधिकारी टारचन्जीको मुक्तक रहेको छ हेटौँडा मकवानपुर उहाँको घर हो दिपेन्द्र अधिकारी टारचन्जीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता जितिरहनु तिमी हारिरहन्छु म जितिरहनु तिमी हारिरहन्छु म आँखाबाट सधैँ आँसु झारिरहन्छु म रमाएर पराईको हात समय जानु तिमी तिम्रो यादमा मुटु टुक्रा पारिरहन्छु म पत्थरको मुटु बानै तिमी अन्तर सारे पाछी पत्थरको रसाउँछन् दुबै आँखा जब साथ परे बाजी रसाउँछन् दुबै आँखा जब साथ परे बाजी तिमी छैनौ रे गयो टाढा कता कता थाहा हो तिमी छैनौ रे गयो टाढा एउटा भयो शून्य गाउने आजा तिमीले सागु तारे पछि भयो शून्य गाउने आजा तिमीले सागु तारे पछि रसाउँछन् दुवै आँखा छन् रेडियो भिजन एकानब्बे दशमलव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 मेरो मन तिमी गएदेखि द्रुत गतिमा छ धड्कन तिमी गएदेखि सपथोक लानेले मात्र याद छोडेपछि रसाइरहन्छ यी नयन तिमी गएदेखि यो मुक्तक सौघात रिजालजीको थाक्रे गाउँपालिका वाडा नम्बर एक सिमले धादिङ उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ सौगात रिजालजी आउँदै गर्नुहुन्छ मुक्तक मालामा मिठो माया बोकेर अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु श्रोता मसँग मुक्तक छ सुशील अरियालजीको बुढेसका लाग्यो पाखुरीमा बल छैन आमाको बुढेसका लागि यो पाखुरीमा बल छैन आमाको एक स्वर सुकिलो गुन्यौ चोली सल छैन आमाको उता सहरमा छोराले केटीलाई बाइकमा घुमाउँछ गाउँमा खाली घोडा हिँड्छिन् चप्पल छैन आमाको बाइकमा प्यारीलाई घुमाउने छोराहरूले आमालाई पनि बुझ्नुपर्छ भनेर सुशील हरियालजीले यसरी वालिङ चौध सेङ्जाबाट हाल दक्षिण कोरियाबाट मुक्तकमालामा मालामा सम्झनुभयो सचेत गराउँदै हुनुहुन्थ्यो कसै कसैलाई चार हरफमा अर्को मुक्तक मसँग छ विनोद छेत्रीजीको मनमा काँडा बिचेनी ओठ हाँसिदिन्छ मनमा काँडा बिजेनी ओठ हाँसिदिन्छ भोगाईहरू सङ्घालेर जीवन गाँसिदिन्छ कल्पनाका खुसीहरू आँखामा लुके पनि बाध्यताको भुमरीले रहरहरू मासिदिन्छ विनोद छेत्रीजी धनखुटाबाट आउनुभयो नियमित रूपमा आउनुहुन्छ उहाँ यसरी नै अर्को मुक्तक मसँग छ श्रोता सम्भार राजीको आमा मलाई सम्सेर रुँदा फर्किन पाइन आमालाई नै सम्बोधन गर्नुभएको छ उहाँले आमा मलाई सम्सेर रुँदा फर्किन पाइन दिनरात मेरै तस्विर छुँदा फर्किन पाइन ढुक्क परदेशी जीवन धिक्कार छ तँलाई बा मर्तामा पियोस हुँदा फर्किन पाइन निकै मार्मिक ढङ्गले समार राजीले दाङ बबई गाउँपालिका हाल साउदीबाट हामीलाई यसरी सम्झनुभयो यस्तो पीडा यस्तो वेदना यस्तो समय कसैले पनि गुजार्नु नपरोस् यही कामना हामी गर्छौँ धेरै परदेशमा रहनुभएका आदरणीय प्रिय मुक्तक मनहरूले हामीलाई सम्झनुहुन्छ कार्यक्रमबाटै तपाईँहरूको सदैव निरन्तर उत्तरोत्तर प्रगतिको कामना गर्छौँ तपाईँहरूलाई हामी सम्झिरहन्छौँ हाम्रो माया सधैँ सधैँ तपाईँलाई छ अर्को मुक्त कार्यक्रममा म लिँदैछु मसँग मुक्तक छ श्रोता सञ्जयको सिर्जनाजीको उहाँले सञ्जयको सिर्जना भनेर नाम लेख्नुभएको छ सञ्जयको सिर्जनाजीको मुक्तक म राख्दैछु इन्द्रिणीको साथ रङ्गमा तिमी इन्द्रिणीको साथ रङ्गमा तिमी मेरो आत्मा र अङ्गमा तिमी तिमीमा मेरो जीवनको गति छ मेरो जोस सागर उमङ्गमा तिमी ओहो हो कोही कोही हुनुहुन्छ सञ्चयको सिर्जना चितवन पर्सा अनि नगरपालिका हाल युए अबुदायबी स्नातबाट भनेर उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ अर्को मुक्तक छ श्रोता मसँग प्रदीप रिजालजीको हाउ आफ्नै सम्झिएर खुसी दिन्छु तिमलाई हाउ आफ्नै सम्झिएर खुसी दिन्छु तिमीलाई उद्देश्य ठुले लिएर खुसी दिन्छु तिमीलाई म भरिएको कुवा नहुँ तिम्रो प्यास मेटिन्छ भने बरु आफै रित्तिएर खुसी दिन्छु तिमीलाई आहा प्रदीप रिसालजी मिठो मुक्तकसँग आउनुभयो आफ्नो सम्पर्क ठेगाना उहाँले पनि लेख्न छुटाउनु भयो हामीलाई नियमित रूपमा सम्झनुहुने प्रिय मुक्तकारहरू अनि जो कार्यक्रम भर्खर सुन्दै हुनुहुन्छ उहाँहरू सबैलाई मेरो अनुरोध मुक्तक सँगसँगै आफ्नो सम्पर्क ठेगाना पनि हटाउनुहोस् न है आगामी पालोमा तपाईँहरूले मुक्तक हुँदा अर्को मुक्तक छ मसँग श्रोता रविन्द्र अनुरागजीको आफ्नो जिन्दगी आफैलाई फरक लाग्न थालियो आफ्नो जिन्दगी आफैलाई फरक लाग्न थालियो मानव एकापट्टि भू सर्कोपट्टि ढक लाग्न थालियो मान्छेहरू आउँछन् सजिलैसँग टेकेर जान्छन् यो मेरो दिल दिल होइन सडक लाग्न थालियो रविन्द्र अनुराग महाकाली नगरपालिका तीन कञ्चनपुर हाल पश्चिम रुकुम सल्ले एयरपोर्टबाट यसरी आउनुभयो अर्को मुक्त अनुहार अलिजीको श्रोता मसँग रहेको छ तिम्रो यादले सताउँछ मुटु भक्का निएर आउँछ तिम्रो यादले सताउँछ मुटु भक्का निएर आउँछ कुन्नी के भिजाउँछ मुटु भक्का निएर आउँछ हरपल तिमीसँगै रमाएको कल्पना गर्न पुग्छु जब यथार्थले तर्साउँछ मुटु भक्का निएर आउँछ अनुहार अलिजी जापा गाउँपालिका पाँच जापाबाट आउनुभयो उहाँसँग केही समय अघि मैले कार्यक्रममा बलाकुसारी पनि गरेको थिएँ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक छ गङ्गाराम फुएल मालदाईजीको तीनकुट्टी विश्वनाथ आसम उहाँको घर हो गङ्गाराम फुएल मालदाईजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता डुले खाएँ सुतेर निधाएँ यसरी नै बित्यो जिन्दगी डुले खाएँ सुतेँ र निधाएँ यसरी नै बित्यो जिन्दगी हाँस्दै खेल्दै नाचेर रमाएँ यसरी नै बित्यो जिन्दगी दुःख गर्नेहरू कहाँबाट कहाँ पुगिसके म पागल चाहिँ सधैँ आफ्नो व्यथा सुनाएँ यसरी नै बित्यो जिन्दगी मेरो राम कहानी त्यो एक दिनको घामा सयौँ दिनको पानी लौ सुनाम भन्छु मेरो राम कहानी अझी बढ़े दाधरी मलाई मलाय खन्ता खंडा मरो रित्या भनेर तर मलाई नै बगाउँछ यो विधवाको तो मेरो जवानी त्यो एकै दिनको घाम सयौँ दिनको पानी म भन्छु मेरो राम कहानी आसनमा मैले बाति हेरे मैले आगोमाथि पनि नाच हेरे यही गीत साथे पछिलाई सयौँ दिनको पानी गङ्गाराम फुएल मालदाईजीका मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा हुनुहुन्छ अनि म मुक्तक तपाईँहरूकै लिइरहेको छु श्रोता भारीसँगै गर्ने उकाली ओह्राली नारीहरू पनि त छन् भारीसँगै गर्ने उकाली ओह्राली नारीहरू पनि त छन् दिनहुँ समाउने कुटो कोदाली नारीहरू पनि त छन् जब जपक्कै गहनाले सजिएका तस्विर आइरहेको बेला खाली खुट्टा जीवन गुजार्ने नेपाली नारीहरू पनि त छन् प्रकाश पाठकजीको यो मुक्तक शिवराज दुई गौरी हवा कपिल वस्तु उहाँको घर हो प्रकाश पाठकजीको मुक्तकसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ राजेन्द्र विवस्तीको सकिएन यादहरू तिमीसम्म पठाउन सकिएन यादहरू तिमीसम्म पठाउन नसकियो छातीबाट टाढा टाढा हटाउन फर्किएर एक फेर आयो यादहरू बल्झाउँदै मेरै रगत मसी बनाई स्वयं मलाई रङ्गाउन राजेन्द्र विवासी पथ्री शनिश्वरे एक मोरङ उहाँको घर हो अर्को मुक्तक मसँग छ गुम विक्रमजीको सन्चो बिसन्स सोधौँ भने तिमीलाई सधैँ बेरै देख्छु सन्चो बिसन्स सोधौँ भने तिमीलाई सधैँ बेरै देख्छु खसम विदेश भन्छौ अर्को साथमा जतिखेरै देख्छु स्कुल कलेज पनि जान्नौ खाली नै छौ जागिर खान्नौ पहिले भन्दा आज भोलि ओठमा लाली धेरै देख्छु शङ्का मुक्तकमा शङ्का गुम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो हर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सीताराम राईजीको मिलेर आजै सुझाव गरौँ मिलेर आजै सुझाव गरौँ अनि बिस्तारै दबाब गरौँ कसले कसको खुसी लुटियो आऊ बसेर हिसाब गरौँ सीताराम राईजी उदयपुर उहाँको घर हो rise flower two hundred sixty at the rate Gmail dot com उहाँको मेल एड्रेस सँगै राख्नुभएको छ मैले सँगै भने अर्को मुक्तक मसँग छ श्रोता केशव साईजीको मेरो शरीर जहाँ छ जता जता छ मेरो शरीर जहाँ छ जता जता छ दिलमा उनकै माया छ ममता छ बा यो तिजमा म दिदी लिए आउँछु बरु भन्नुहोस् स्वर्ग जानी बाटो कथा छ यो मनसुने मुक्तक मार्मिक मुक्तक केशव साईजीको खरी गैरा दैले उहाँको घर हो अब श्रोता हामी एउटा तीज विशेष गीत सुन्नेछौँ मोहन सिंह घरती मगर्जीको मुक्तक मसँग रहेको छ बागचौर नगरपालिका थारमारे सल्यान उहाँको घर हो मोहन सिंह घरती मगर्जीले महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा रेडियो भिजन परिवार दिदी कविता बहिनी टिका अनि मलाई पनि सँगै र सम्पूर्ण चेलीहरूलाई तिजको भव्य शुभकामना भन्नुभएको छ कविताजी म चाहिँ दिदी अरे भन्दै उहाँ पर बसेर हाँस्दै हुनुहुन्छ हामी भन्दा अलिक सानी चाहिँ उहाँ भएकोले मोहन सिंह घरती मगर्जी तपाईँलाई पनि धेरै धेरै शुभकामना सम्पूर्ण कार्यक्रम सुनिरहनुभएका हाम्रा आदरणीय आमा दिदीबहिनीहरूलाई तिजको धेरै धेरै शुभकामना स्वरूप यो तिज विशेष गीत हामी राख्छौँ मोहन सिंह घरती मगर्जीको मुक्तक मुक्तकसँग यो गीत तपाईँलाई हातमा चुरा पाउमा पाउँछु बजाएर नाचौँ हातमा चुरा पाउमा पाउँछु बजाएर नाचौँ सिन्द्रुपते रातो साडी लगाएर नाचौँ यसपालिको तिजमा मेरो प्यारो माइती देशमा आमाले पकाएको दर खाँदै रमाएर नाचौँ हातमा चुरा पाउमा पाउजु बचाएर नाचौँ आमा श्रोता मुक्तक माला तपाईँ सुनिरहनु भएको छ कति धेरै मुक्तक भन्न मन त मलाई अझै पनि हो मुक्तक तपाईँहरूले पठाउनुभएका अझै पनि छन् मसँग समय छैन फेरि अर्को साता तपाईँहरूले पठाउनुभएका मुक्तकहरूलाई मैले सुरक्षित राखेको छु बोल्नेछु कार्यक्रममा यो समयसम्म कार्यक्रम सुन्दै जाँदा तपाईँलाई मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झाउन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्त खराबहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ प्रविधि समीक्षणका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक सम्झँदै मदन भण्डारी छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परून् नमस्कार शुभरात्रि किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि सोटिनी यो सोटालाई नि यो सोटालाई माया पनि बट आस्ते आस्ते जीवन पनि छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते ए हजुर दर्शन नमस्ते ए हजुर दर्शन नमस्ते हो दर्शन हो दर्शन दर्शन हो दर्शन दर्शन नमस्ते आँखा लागि बोल्ने भाका उनकै हेर्ने आँखा उनकै लागि बोल्ने भाका उनकै मनमुटु माया पनि अब भयो उनकै मनमुटु माया पनि अब भयो उनकै इन्द्रणी खोराङ्गनी ज्योति दिन्छु जुनकै ज्योति दिन्छु जुनकै दर्शन हो ओ हो दर्शन हो आ दर्शन हो ओ दर्शन दर्शन नमस्ते दर्शन नमस्ते कि छुट्टै एउटा नयाँ स्वर्ग किन्थे म त उनको लागि छुट्टै एउटा नयाँ स्वर्ग किन्थे उनले हाँसी हाँसी दिएको त्यो दिलको माया लिन्थे मागेदेखि जानै दिन्छु मन उनकै पछि पछि भाग्छ किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि सोल्छिनी यो सोल्छ माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते हजुर दर्शन नमस्ते ए हजुर दर्शन नमस्ते हो दर्शन हो दर्शन दर्शन हो दर्शन दर्शन नमस्ते 人能。